बुलबुल एउटा इरानी चरा बुलबुल बाध्यताको बाटो गरी सुनको पिञ्जडामा बाध्यताको बाटो गरी सुनको पिञ्जडामा फर्क्यो चरी भरी सुनको पिञ्जडामा मनका इच्छा चाहनालाई बलि चढाएर मनका इच्छा चाहनालाई बलि चढाएर पीडा बोकी मनैभरि सुनको पिञ्जडामा फर्क्यो चरी कठैभरि सुनको पिञ्जडामा तैलिएको दाना पानी आधा पेट खाई तौलिएको दाना पानी आधा पेट खाई बाँचेको छ मरी सुनको पिञ्जडामा फर्क्यो चरी कठैबरी सुनको पिञ्जडामा स्वतन्त्रको दियो बाली मनको मजेरीमा स्वतन्त्रको दियो बाली मनको मजेरीमा बसेको छ आशा छरी सुनको पिञ्जडामा फर्क्यो चरी कठै बरी सुनको पिञ्जरामा काजु बदम अंगुर मिश्री सबै दिए पनि काजु बदम अंगुर मिश्री सबै दिए पनि राखेको छ आँखा तरी सुनको पिञ्जडामा बाध्यताको बाटो गरी सुनको पिञ्जडामा फर्क्यो चरी कठैभरि सुनको पिञ्जडामा नेपालको झापामा घर भई अहिले अमेरिका बस्दै आउनुभएका अभिबाबु अधिकारीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तुता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले तपाईँले पठाउनुभएका गजल तथा रात्रिकन्थन शैलीका पत्रहरू सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू लिएर आइपुगेको छु कार्यक्रमका आज चारवटा सांगीतिक गजलहरू सुनाउँछु र मैले पहिलो सांगीतिक गजल लिएको छु आर्जु बानोको स्वरमा आजकी रात जरा प्यार से بہانا ہوگا کل تیرا شہر مجھے چھوڑ کے جانا ہوگا آج کی رات ذرا پیار سے باتیں کر لے اپنے بادوں کی ہشیر بلا جی تم نے اور میرے پیار کی ہر بات نے چھوٹے گی میرے نو برا ہاتھ نہ چھوٹے گی لیکن اب سوچ کی تجر گیا نام اپنی شہر مجھے چھوڑ کے جانا ہوگا उठे एउटा हात त्यो धार बन्छ उठे एउटा हात त्यो धार बन्छ दुई हात जोड्नुहोस् नमस्कार बन्छ गुनागार गुमनाम पारिन्छ सजिलै गुनागार गुमनाम पारिन्छ सजिलै थोरै गर्नु हल्ला समाचार बन्छ दुई हात जोड्नुहोस् नमस्कार बन्छ कहाँ पुग्छ तरबारलाई थोरैले कहाँ पुग्छ तरबारलाई थोरैले अझै चोट देऊ र खुङखार बन्छ दुई हात जोड्नुहोस् नमस्कार बन्छ घमण्डी जगत यो घमण्डै छ ठूलो घमण्डी जगत यो घमण्डै छ ठूलो नदेखाऊ घमण्ड त्यही हार बन्छ दुई हात जोड्नुहोस् नमस्कार बन्छ यहाँ स्वप्न धेरै छ मनभित्र हाम्रो यहाँ स्वप्न धेरै छ मनभित्र हाम्रो भलै त्यो कुनै एक साकार बन्छ दुई हात जोड्नुहोस् नमस्कार भन्छ तिमी आफूलाई खुसी पार पहिला तिमी आफूलाई खुसी पार पहिला अनि बल्ल घर बन्छ संसार बन्छ उठे हात एउटा त्यो धार बन्छ दुई हात जोड्नुहोस् नमस्कार भन्छ खिम पुनको गजल हो यो उहाँले आफ्नो ठेगाना खुलाउनु भएको छैन नाम मात्रै पठाउनु भएको छ र खिम पुनले पठाउनु भएको यो गजललाई मैले वाचन गरेँ अब एउटा रात्रिगन्थन शैलीको पत्र छ यो असोज उन्नाइस गतेको आफ्नो आमाको जन्मदिनको लागि उहाँले पठाउनु भएको रहेछ तर क्युमा राख्दाखेरि बल्ल आज वाचन गर्दैछु मैले हरि पौडेलले लिस्बन पोर्चुगलबाट पठाउनु भएको छ निकै लामो छ यसका म केही अंशहरूलाई मात्रै वाचन गर्छु उहाँले रात्रिगन्थन शैलीको बनाएर पठाउनु भएको सामग्री छ यसलाई वाचन गर्छु असोच उन्नाइस भगवानको अर्को रूप अर्थात मेरो आमाको जन्मदिन जन्मदिनको शुभकामना दिन कहाँबाट शुरू गरौं म आफ्नो कथा मेरो हरेक अध्याय हरेक खण्ड हर अनुच्छेदमा तिमी छौ आमा तिमी चाहेर वा नचाहेर अटाएकी हुन्छौ त्यसमा कुनै शंका छैन तिमी मेरो जीवनको उत्तरार्धमा थियौ र पश्चिममा पनि हुनेछौ जसरी सरगम बिना संगीत अधुरो छ त्यसै गरी तिमी नभए अपूर्ण कथा भनेर म पनि हराउनेछु तिमीले दिएको साथको लागि धन्यवाद भनेर तिम्रो मायाको अपमान गर्न कहाँ सक्छु र म मेरो मुटुको मध्यबिन्दु बनेर बसेकी छौ मलाई भगवान कृष्णको कृपा छ होला र त माया हार्न जान्दिन मायामा साँडेले लखेड्दा पनि म प्रेम बाँड्न खोज्छु सायद तिम्रो मायाको अलौकिक शक्तिले बचाउँछ भन्ने निश्चित भएको हुनुपर्छ यस्तो प्रेम बाँड्न सिकाउने तिमीलाई जन्मदिनको शुभकामना छ आमा परेवाले कुई कुई आवाज निकाल्दै चारो टिप्दै गरेको देख्दा तिमीलाई सम्झन्छु मायाले नै त हो कति बेला कहाँबाट मट्याङ्राले घाइते बनाउँछ भन्ने आभास हुँदाहुँदै पनि ऊ चारोको खोजीमा निस्केको उसलाई गुणमा भएका बच्चेराहरूको मात्र जजलको आएको हुन्छ र ऊ घण्टौं उडेर लामो दूरी तय गरेर भए पनि चारो लैजान्छ किनकि माया छ र मायाले मात्रै पुग्दैन म पनि यहाँ टाढा छु किनकि त्यो न्यानो अँगालोमा बाँधिएर मात्र प्रेमको कथा अजर अमर बन्ने छैन नत्र मदनले लासा किन जानु पर्थ्यो र आमा प्रेम नै त हो आज पनि प्रेममै गीत गुन्जिन्छन् कथा सुनाइन्छन् जति पनि त्याग र तपस्या हुन्छन् र भविष्यमा हुनेछन् त्यो सब प्रेमकै कारणले हुन्छन् प्रेम एउटा धारो हो जुन निरन्तर बहने छ यहाँका हरेक उपासनालाई बिजाउनका निम्ति परदेशको भूमिमा हरेक पल म तिम्रो चमक आफ्नो शक्ति बनाउन खर्च गरिरहेको छु आमा तिमी प्रेरणाको धारो खोल्ने गर तब म हारेका पाइला जित्दै निस्किनेछु सुनको चुराले बाँधेर बन्धक बनाउने होइन प्रेमको डोरीले स्वतन्त्र पंक्षी बनेर उड्न सिकाउँछु तिम्रो काख सिरानीले बनाएको पनि जोग बित्न लागेछ म आज पनि ती दिनमा फर्कन चाहन्छु आमा जहाँ म तिम्रो साथमा हराएको हुन्थे प्रश्न गर्नु नै गलत हुन्छ तर के तिमी मलाई आफ्नो छातीमा टाँसेर राख्छौ त्यसरी नै जसरी तिम्रो अधिकारले दिएको छ जसरी तिमीले मलाई कहिले राख्ने गर्थ्यौ जसरी म निधाउँथे अनि तिमी मलाई चुम्थ्यौ म त्यही दिन आज पनि चाहन्छु म मेरो आमाको साथ चाहन्छु जन्मदिनको शुभकामना आमा म चाहन्छु कि तिम्रा आँखा रसाउन् तिमीले गहभरि आँसु बोकेकी हौ तर केवल खुसीले तिमीले मेरो खातिर ल्याएका ती पानाहरू कुचिकारको मसी चोरेर म रङ्गाउनेछु प्रेमले सम्बोधनमा मैले प्रिय खर्चिएकोमा क्षमा चाहन्छु आमा तिमी प्रिय मात्रै छैनौ किनकि आदर्शलाई प्रिय मात्र भन्नु अनुचित जस्तो हुन्छ तर सम्बोधनका लागि सायद त्यो जरुरी पनि थियो तिमी प्रिय भन्दा पनि प्राणप्रिय छौ आज प्रेमको खाग ओढेर चरित्र हत्या गर्नेहरूको भिडमा छु म त्यही भएर पनि कता कता डर लाग्छ कतै म पनि तिनीहरू जस्तै कपी त हुने होइन तिमीले मायाको समुद्रमा डुबुल्की मार्न सिकाएकी छौ अनि म छाल बगाएर छिटा मात्र भए पनि नछरी बस्न कहाँ सकौँला म तिम्रो र मेरो सम्बन्ध यो जीवनमा त सकिनँ बस मैले देखाउन अझै केही समय लाग्छ तर हामी तिमी बिल्कुल पनि शङ्का नगर आमा तिमीलाई क्षितिजको त्यो गुमनाम बिन्दुमा छोडेर म कुनै यात्रामा निस्कने छैन यो मेरो वचन भयो लिस्बन पोर्चुगलमा बस्नुभएका पौडेलजी आमालाई अझ अगाडि लेख्नुहुन्छ हिजो आज खाना बनाउँदा जब हात पोल्छ तरकारीसँगै कहिलेकाहीँ जब औँलाहरू काटिन्छन् तब तिमीले रोएका पलहरू याद आउँछ तिमी अस्वस्थ हुँदा त्यसलाई बाहनाका रूपमा अटियर गर्ने म आजभोलि कसैलाई बाहना गर्न सक्दिनँ आमा तिमीले परम्परागत रूपमा जब मलाई चार दिन भान्सा जिम्मा लगाउँथ्यौ तब पनि म क्रान्तिकारी विचार झिकेर तिमीलाई नै दुःख दिन्थेँ मेरा आफन्त भनिएकाले झन् तिमीलाई कति दुःख दिएका छन् म आज महसुस गर्दैछु तिमीले बाको शिकायत गरिरहँदा म मतलब नगर्ने आज सत्यको झरीमा रुजेपछि छर्लङ्ग छु आमा तिम्रा कुनै पनि कुरा जुठा थिएनन् जन्मदिनको शुभकामना आमा मैले भ्रमको चस्मा लगाएर मात्र केही नदेखेको रहेछु आज जब तिम्रो काख याद आयो जब तिमीले मेरो कपाल चलाउँदै मलाई फकाएको याद आयो जब म निधाएको बेला तिम्रो चुम्बन याद आयो तब म आफू गलत भएको स्पष्ट देख्न सकिरहेको छु आज घुम्दै थिएँ कामको खोजीमा तर जता जता पुग्थेँ तिमीलाई नै भेट्टाउँथे तिमीबाट टाढा हुँदा तिमी मलाई कहाँ टाढा हुन दिन्छौ र आमा तिमीले बिरामी छस् हो छोरा भन्दा आमा म खुब रोएँ हो आमा आज चार दिन भइसकेछ शरीरले अस्वस्थ महसुस गरेको तिमीलाई सुनाएर तिम्रो पीर चिन्ता बढाउन नसकेरै भन्ने आँट गरिन तिमी मलाई यति धेरै माया गर्छौ त्यही भएर आजसम्म हार्न सकेको छैन तिमीलाई मैले कहिल्यै आई लभ यु भनिनँ तर मेरो मायाको सागर कहिल्यै कम भएको छैन आमा मलाई आशीर्वादको फोरा सधैँ वर्षाइरहनु ताकि म आफ्नो पथबाट विचलित नहौँ तिमीले गाली नगरेको पनि योग बितिसकेछ मलाई दुई चार शब्दले हिर्काइदेऊ ताकि म अझ तिखारियौँ र अघि बढौँ ताकि भोलिको उज्यालो म तिम्रो काखमा छर्न सकौँ तिम्रो चरण स्पर्श गरेर बिहानीको झिसमिसे उज्यालोलाई पनि इन्द्रिणीको रंग जस्तै सुन्दर बनाउन सकौँ अनि तिम्रो काखमा मैले भोगेका दुःखलाई छोप्न सकौँ आमा यो सात समुद्र पारीबाट जन्मदिनको अगणित शुभकामना आमा लिस्बन पोर्चुगलबाट हरि पौडेलले पठाउनु भएको यो निकै कारुणिक र मायालु पत्र मैले वाचन गरेँ म आफैलाई पनि भावुक बनायो यो पत्रले हरि पौडेलजीको भाषालाई म सलाम गर्छु बुलबुलको यसै मञ्च मार्फत र खुसी लाग्यो निकै लामो थियो मैले छोट्याएर वाचन गरेँ त्यसको लागि क्षमा याचना गर्दछु र यसलाई क्यूमा राख्नु परेकोले त्यति बेलै यो असोज उन्डाइसको आमाको लागि शुभकामना थियो भन्ने थाहा भएको थियो भने म त्यति बेलाको कार्यक्रममा प्रस्तुत गर्थेँ आज पुस बाइस गतेको कार्यक्रममा प्रसारण गरेँ यद्यपि निकै राम्रो तपाईँको पत्रलाई मैले एकपटक फेरि साधुवाद राख्दै एउटा गजल म यति बेला तपाईँले आमाको नाममा जसरी पत्र लेख्नुभयो तपाईँको नाममा समर्पण गर्दै जगजित सिंहको आवाजमा एउटा गजल राख्छु चिठी न कोही सन्देश Thank you. love Thank you. बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल इरानी चरा बुलबुल भट्टी पसलमा साँझ टक्राउ भएको थियो भट्टी पसलमा साँझ टक्राउ भएको थियो यसको मुख्य कारण चाहिँ शराब भएको थियो दिनदिनै भट्टी जाने बानी लाग्यो दारू पिउने दिनदिनै भट्टी जाने बानी लाग्यो दारू पिउने पिउँदा पिउँदै किडनी खराब भएको थियो यसको मुख्य कारण चाहिँ शराब भएको थियो जति लाग्दै जान्छ आफ्नै साथी न्यु खोज्दै जान्छ जति लाग्दै जान्छ आफ्नै साथी न्यु खोज्दै जान्छ कमी चाहिँ त्यहाँ चिकन कबाब भएको थियो यसको मुख्य कारण चाहिँ शराब भएको थियो दिनकै बेहोसी हालतमा पुग्दाखेरि घरमा दिनकै बेहोसी हालतमा पुग्दाखेरि घरमा दारू छोड्न भनी मलाई दबाव भएको थियो भट्टी पसलमा साँझ टकराव भएको थियो यसको मुख्य कारण चाहिँ शराब भएको थियो मूलपानी काठमाडौँ घर भई अहिले आबुधाबी युएईमा रहँदै आउनुभएका रुद्र थापाको गजल थियो यो यसलाई मैले वाचन गरेँ रुद्र थापाको गजल वाचन गर्दै बुलबुलमा तपाईँलाई फेरि स्वागत र म यो चरणमा एउटा सूचना प्रस्तुत गर्दैछु मलाई बेनीबाट प्राप्त भएको यो सूचना छ माउन्ट एभरेस्ट स्कूलमा बेनीमा गजलको कार्यक्रम हुँदैछ र अब आउने सोमबारको कार्यक्रम छ यो यो कार्यक्रममा म आफै पनि उपस्थित हुँदैछु बुद्धिबिम्ब साहित्यिक तथा शैक्षिक पत्रिका विमोचनका साथ त्यहाँ गजल वाचन कार्यक्रम छ र त्यसमा म्याग्दीको साहित्यिक कृति वाचन पनि छ बुद्धिबिम्ब साहित्यिक शैक्षिक पत्रिकाको विमोचन त्यसै गरी प्रतियोगितात्मक खुल्ला गजल प्रतियोगिता भनेर दुई हजार सतहत्तर साल पुस सत्ताइस गते सोमबार उहाँहरूले भएको छ र सोमबारको दिन महारानी थान स्थित विद्यालय प्राङ्गण भनिएको छ माउन्ट एभरेस्ट स्कूलको प्राङ्गण हुनुपर्छ सम्भवतः गजल पाँच शेरको हुनुपर्ने प्रतियोगिताको नियम छ दुई हजार सतहत्तर पुस छब्बीस गते पाँच बजेसम्म दर्ता गराइसक्नुपर्नेछ गजल र समय नागी आएका र वाचन समयमा स्रष्टा अनुपस्थित भएमा गजलहरू प्रतियोगी हुने छैनन् फोनबाट दर्ता गराउन पनि सकिनेछ र विजित गजलकारहरूलाई क्रमशः पुरस्कार र प्रमाणपत्रको व्यवस्था छ भनेर पठाइएको सूचना मैले आजको बुलबुलमा तपाईँलाई प्रस्तुत गरेँ अब आउने सोमबारको कार्यक्रमको लागि र अब एउटा मुक्तक वाचन गर्छु म एक दुईवटा मुक्तक छ मसँग सानीबेरी गाउँपालिका आठ रुकुम पश्चिमबाट जनक बुढाथोकीले पठाउनु भएको छ ससाना कुरालाई मानेर आधार भन्न सकिन्न अनौठो खालको हुन्छ विचार भन्न सकिन्न यी मान्छेहरू खासमा के पो हुन् भन्ने कुरा हेरेर मात्र बाहिरी अनुहार भन्न सकिन्न अर्को मुक्तक छ भुरीगाउँ बर्दिया ठाकुरबाबा नगरपालिकाका कृष्ण प्रसाद खनाल सुदामाको तिमी को हौ राम्ररी चिनाजानी गर्ने मन छ खोलेर हृदयभरिका कुराकानी गर्ने मन छ चाहे तिमी सुरुमा इन्कार गर या भाव नदेऊ तैपनि प्यारका लागि मनोमानी गर्ने रहर्छ कृष्णप्रसाद खनाल सुदामाको मुक्तक मैले वाचन गरेँ मैले दुई पटक वाचन गर्न मिल्थ्यो गर्न सक्थेँ पनि तर समय अलिकति कम भएको र धेरै रचनालाई समेट्नको लागि मैले एकपटक मात्रै वाचन गरेर सकाएँ अब एउटा मुक्तक र गजल लेख्ने कोसिस छ निम्बा लेख्नु भएको छ उहाँले यसलाई एकचोटि फेरि सुन्नुहोस् निम्बाको रचना म केही बेरपछि वाचन गर्छु तर कुमार अजात लेख्नुभएको छ उहाँले आफ्नो नाम दक्षिण कोरिया अहिले बस्नुहुन्छ यहाँ आँसुको नदी वारपार हुन्छ मृगौला र आँखाको कारोबार हुन्छ यो कस्तो चितकार हो मेरो देशको गरिबको बारम्बार बलात्कार हुन्छ कुमार अजातको मुक्तक मैले सुनाएँ र उहाँले गजल लेख्ने गजल भनेर पठाउनु भएको छ गजल बनेको छैन कि जस्तो लाग्छ म यसलाई वाचन गरेर मात्रै भन्न सक्छु रोएँ होला सम्झिएर अलिअलि पीडाभित्रै झस्किएर अलिअलि धेरै भयो नदेखेको आजकल प्रिय दुख्यो मुठु चस्किएर अलिअलि रोएँ होला सम्झिएर अलिअलि सताउँथे तिमीलाई एकान्तमा हिँडेथ्यौ तर्किएर अलिअलि सुनाऊ मनको व्यथा तिमीलाई रुन्छौ कि तडपिएर अलिअलि जे भए पनि माया गर्थ्यौ तिमी मलाई हेरिदिन्थ्यौ फर्किएर अलिअलि कुमार अजातको गजल बनेको छ यो छोटो मिटरको गजल रहेछ र उहाँले मतला र मतलाका हरफहरूलाई दोहोऱ्याएर लेख्नु भएको हुनाले गजल शैली होइन कि जस्तो मलाई सुरुमा लागेको थियो म क्षमा चाहन्छु यसको लागि उहाँको गजल छ छोटो मिटरको यो गजल र उहाँको मुक्तक कुमार अजातको सामग्री वाचन गरिसकेपछि अब एउटा फेरि साङ्गीतिक गजलतिर राख्छु मैले अर्को सुनाउने साङ्गीतिक गजल आशा भोसलेको आवाजमा छ सलोनासा Barcelona कुरा काट्ने काममा फुट्टी कौडी दाम हुँदैन र पनि हाम्रो कुरा काट्ने सिवाय काम हुँदैन सवारीको भिडभन्दा कैयौं गुणा बढी भएर पनि तिम्रो याद आउने बाटोमा कहिल्यै जाम हुँदैन र पनि हाम्रो कुरा काट्ने सिवाय काम हुँदैन आफै बिरामी भइराख्नु पर्दैन आमालाई आफै बिरामी भइराख्नु पर्दैन आमालाई सन्तान दुख्ने बित्तिकै उनलाई आराम हुँदैन र पनि हाम्रो कुरा काट्ने सिवाय काम हुँदैन मनोरञ्जनको दुनियाँ पनि बडो अजीबको छ जहाँ बदनाम भएन भने कुनै नाम हुँदैन कुरा काट्ने काममा फुट्टी कौडी दाम हुँदैन र पनि हाम्रो कुरा काट्ने सिवाय काम हुँदैन उदयपुर देउरीका इन्द्र भट्टराईको गजल थियो यो यसलाई वाचन गरे मैले अब अर्को गजल झापा छ का भिजन गुरा गाईको छ जब खुसीहरू हराए केही कुराको रहर लाग्दैन मलाई यी रंगीन सपनाहरूको पनि भर लाग्दैन पाइलै पछि ठेस लाग्छ म हिँड्दा चोट लाग्छ महाजनहरू यही बाटो हिँड्छन् ठक्कर लाग्दैन मलाई यी रङ्गीन सपनाहरूको पनि भर लाग्दैन भरे फेरि अभाव आउँछ साँझमा उसै गरी सताउँछ भरे फेरि अभाव आउँछ साँझमा उसै गरी सताउँछ उज्यालो दिनमा पनि अचेल हर्ष अक्सर लाग्दैन मलाई यी रङ्गीन सपनाहरूको पनि भर लाग्दैन मृत्यु पनि आउँछ पल पल डराएरै भाग्छ मदेखि सरकार हरपटक मारिएकालाई मर्न डर लाग्दैन मलाई यी रङ्गीन सपनाहरूको पनि भर लाग्दैन हाम्रामा आउनुहोस् आज पेटभरि खाएर जानुहोस् हाम्रामा आउनुहोस् आज पेटभरि खाएर जानुहोस् गरिबको झुपडीमा बसेर खाएको कुनै कर लाग्दैन जब खुसीहरू हराए केही कुराको भर लाग्दैन मलाई यी रङ्गीन सपनाहरूको पनि भर लाग्दैन झापा शिवशताक्षी छका भिजन गुरा गाईको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ र मैले अझै केही सामग्रीहरू ल्याएको छु मैले सबै सामग्री अटाउन सक्ने जस्तो लागेन मलाई उत्पादन सहयोगी प्रवीण श्रेष्ठले अब छुट्टिनुपर्ने संकेत गरिसक्नु भएको छ त्यसैले म एउटा सांगीतिक गजल सुनाएर छुट्टिन्छु र आज रहेका रचनाहरूलाई फेरि अर्को साताको बुलबुलमा पक्कै लिएर आउनेछु अब मैले सुनाउने अनुप आवाजको गजल चाँद अङ्गडाइया लिएर आइए چاند انگڑائیاں دے رہا ہے چاندنی مسکرانے لگی ہے چاند انگڑائیاں لے رہا ہے چاندنی مسکرانے لگی ہے ایک بھولی ہوئی एक भूली हुई सी कहानी फिर मुझे याद आने लगी है चांद अंगड़ाइया ले रहा है चांदनी मुस्कुराने लगी है دیے اپنے گیسو اب گھٹار چھانے لگی ہے کس نے بکھرا دیے اپنے گیسو اب گھٹار چھانے لگی ہے اب گھٹا اب گھٹار اب چھانے لگی ہے توبہ توبہ توبہ توبہ ارے میری توبہ آج پھر ڈگمگانے لگی ہے توبہ توبہ ان کے جاتے ہی ان کے جاتے ہی یہ دن بھی دیکھے ان کے جاتے ہی یہ دن بھی دیکھے رات آنسو بہانے لگی ہے رات آنسو بہانے لگی ہے بہانے لگی ہے بہانے لگی ہے ان کے جاتے ہی یہ دن بھی دیکھے رات آسو بہانے لگی ہے چاند سے اب نکلتے ہیں شولے چاند سے اب نکلتے ہیں شولے چاندنی دل جلانے لگی ہے چاند سے اب نکلتے ہیں شولے چاندنی دل جلانے لگی ہے ایک بھولی ہوئی سی کہانی پھر مجھے یاد آنے لگی ہے मैले यो लाइभ गजल सुनाए अनुप जलोटाको आवाजको गजल चाँद अङ्गडाइयाँ लिएर आए सुनाई र यो सँगै अब आजको बुलबुलको लागि समय सकिएको छ मैले अर्को साता फेरि भेटघाट गर्ने नै छु अरू सामग्रीहरू लिएर आउनेछु निम्बा नाम गर्नुभएको साथीले पठाउनु भएको गजल छ यो वाचन गर्दै उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुन्छौं शुभरात्रि भन्छौं यो गजल वाचनसँगै आजको लागि शुभरात्री एकले पाँच अर्को देश लिन आया एकले पाँच अर्को देश लिन आयो छैन झरेकै छैन ऊ झम्टिन आयो बत्ती बोकेर जुनकेरी कता जाँदैछ बत्ती बोकेर जुनकेरी कता जाँदैछ रहर बोकेर पुतली सकिन आयो छैन झरेकै छैन ऊ झम्टिन आयो कति आउँछ मालिक नसोधेको होइन कति आउँछ मालिक नसोधेको होइन हात काटेर हातमै दुःख सोधिन आयो छैन झरेकै छैन ऊ झम्टिन आयो यता आगोले जिन्दगी जलाइरहँदा यता आगोले जिन्दगी जलाइरहँदा गाग्री भने सिउँदोमा पोखिन आयो छैन झरेकै छैन ऊ झम्टिन आयो समय हतार हतारमा देखिन्छ आज समय हतार हतारमा देखिन्छ आज आजै खुसी चेहरामा लतपतिन आयो एकले पाँच अर्को देश लिन आयो देश छैन झरेकै ऊ झम्टिन आयो बुलबुल एउटा इरानी चरा